ठान्छु र मेरो उहाँलाई अझै एउटा प्रश्न के छ भने करिमा बेगमले सिडियो कुटिन् वन मन्त्रीले वन मासे यसो गरौँ है एक एकवटा विषय मात्रै उठाइदिनुहोस् त्यस हुनाले करिमा बेगममै सीमित गर्ने हजुर ठिकै छ सर करिमा बेगमले माफी पनि माग्नुभयो र एउटा व्यक्तिले मन्त्री तहमा भएको व्यक्तिलाई माफी माग्ने तहमा पुर्याउने कुरो पनि त सजिलो कुरो छ मान्छे मर्न तयार हुन्छन् तर गल्तीलाई स्वीकार मन्त्रीले प्रशासनको एकजना अधिकारीलाई झापड हान्दाखेरि माफी मागे पुग्ने भयो अब त्यो हान्दाखेरि दुईटा कुरा हुन सक्दथ्यो एउटा हटाउने या प्रशासनिक कारवाही गर्नु होइन प्रशासनिक कारवाहीको निम्ति कुनै प्रोसेस त अगाडि बढेन नि तपाईँले ठुल्ठुलो अपराध गर्दाखेरि पनि संसारमा माफी माग्दछ भने अदालत समेतले पनि एकचोटिको लागि विचार गरिदिन्छ म एउटा प्रधानमन्त्री हुँ र मन्त्रीले म आवेशमा आएर मैले त्यस्तो गलत काम गर्न पुगेँ भनेर स्वीकार गरिरहेको छ माफी मागिरहेको छ भने एक पटकको निम्ति माफी माफी दिने कुरा अब कारवाही नगरेर भित्रभित्र कुरा गरेर माफी माग्नुहोस् म चुप लाग्छु भनेपछि त माफी मागे होला नि त त्यस्तो होइन त्यस्तो होइन त्यसको निम्ति नत्र थानालाई झड्का चड्कान हान्नेलाई चाहिँ लगेर थुन्नै पर्ने मन्त्रीले जसले नियमको कानूनको पालना गराउनु पर्ने हो उसले चड्कन हान्दा प्रशासनिक अधिकारीले हान्दा चाहिँ कैयौँ दिनसम्म चुप्लाएर बस्ने अनि माफी माग्यो भनेर सजाय नै नगर्ने दण्डहीनता भने त्यहाँ पनि त माफी नै दिइयो नि त्यो सुनसरीको केसमा त माफी त दिइयो नि अब हामी अर्को प्रश्नमा जाउँ नमस्ते मेरो नाम रञ्जिता सपकुटा हाम्रो पूर्व प्रधानमन्त्रीले भन्नुभयो माओवादीबाट त्रास थियो उहाँलाई सभासद बनाएको माओवादीले हो त्यतिखेर त्रास भयो कि भएन र उहाँ आफै प्रधानमन्त्री हुँदाहुँदै उहाँकै अन्तर्गतको गृह मन्त्री हुनुहुन्थ्यो भीम रावल उहाँ हुँदाहुँदै एउटा सुन्ताली धामी उहाँ बलात्कार हुँदाखेरि प्रहरीबाट बलात्कार भएको थियो र उहाँलाई अझै संरक्षण गरियो कारवाही गरिएन र फेरि पनि गृहमन्त्री उहाँहरू नै ताक्दै हुनुहुन्छ मेरो प्रश्न यही हो पहिलो सुन्तली धामीको प्रसङ्ग सुन्तली माथि भएको बलात्कारको सन्दर्भमा त्यसका दोषी अपराधीहरू गिरफ्तार भएका छन् थुनामा छन् मुद्दा चलिरहेको छ दोस्रो त्यहाँ रहेका डिआइजीलाई मैले आफै निर्देशन दिएको छु यो केसमा बदमासी अपराध गर्ने ती व्यक्तिहरूमाथि कड़ा कडाभन्दा कडा कारवाही गर्नुहोस् तपाईँलाई पुरै साथ दिइनेछ त्यस हुनाले निर्देशन चाहिँ भयो कारवाही अहिले थुनामा छ अदालतमा छ केस त्यति बेला थामथाम थुम्थुम पार्ने त धेरै प्रयास भयो नि भएन भएन थामथाम थुम्थुम गर्ने कुरा भएन त्यति बेला त्यसै बमण्डरमा दुईजना अरू व्यक्ति चारजना व्यक्ति मध्येको दुईजना व्यक्ति जो अरू पनि पक्राउ परेका थिए ती व्यक्तिहरूलाई जब छोडियो त्यो छोड्ने काम गर्नु हुँदैन थियो तारिखमा छोड्ने काम गर्नु हुँदैन थियो भनेर जुन कुरा उठेको थियो उठेको त्यहाँबाट प्रसङ्गमा हो अनि अरू छुनावमा नपरेको भन्ने होइन अनि उहाँको अर्को प्रश्न पनि गजब पेचिलो थियो के थियो भनेदेखि तपाईँलाई माओवादीले सृजना गरेको त्रासको त्यत्रो तपाईँलाई डर थियो देशलाई डर छ भनेर अघि भर्खर भन्नुभयो अनि तपाईँलाई संविधान सभामा ल्याउँदाखेरि यो त्रास बोकेको शक्तिले लिएर आउन खोजेको भनेर तपाईँलाई आफूलाई चाहिँ डर लागेन सबभन्दा पहिले मलाई संविधान सभामा आउनुपर्छ भन्ने आग्रह गर्ने व्यक्ति गिरिजा प्रसाद कोइराला हो उहाँले पटक पटक मलाई आग्रह गर्नुभयो त्यसपछि पुष्पमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेपछि उहाँले पनि मलाई आग्रह गर्नुभयो तीन चारवटा आग्रह गर्नुभयो र सूचना पठाउनुभयो एउटा विगतमा गल्ती भयो कमजोरी रह्यो जेसुकै भए पनि अनि पत्याउनु हो तपाईँको आवश्यकता छ भन्नुभयो त्यही त उहाँहरूले मिठो अफर गर्दा तपाईँलाई तर अफर गर्नु भनेको त कसैको भूमिकाको महत्वलाई बुझेर उसको आवश्यकतालाई बुझेर त होला नि त्यसपछि पनि मैले अस्वीकार गरेको हुँ त्यसपछि मेरो हाम्रो केन्द्रीय कमिटिको बैठकको एजेन्डा बन्यो त्यो एजेन्डामा बनिसकेपछि मैले पनि त्यहाँ केन्द्रीय कमिटिमा पनि अस्वीकार गरेँ म जाने पक्षमा छैन भएर दोस्रो दिन पनि म जान्न भनेको जब चिठी पठाइसकेपछि हाम्रो पार्टीका महासचिव ईश्वर पोखरेल एकदम देशको आवश्यकता यस्तो छ सबैले आग्रह गरिसके तपाईँले मान्नु भएन भने तपाईँ घमण्डी अहङ्कारी छन् भने पर्छ आदि इत्यादि भन्न थाल्नुभयो मलाई पनि अब म अहिले एकदम आनन्दले चाहिँ म बस्न चाहन्छु मलाई पनि भनेर तपाईँले मेरो मन पनि पग्लियो भन्न लाग्नु भएको थियो होइन अब उहाँ ईश्वर पोखरेल पनि जान हुँदैन भने पक्षमै हुनुहुन्थ्यो तर उहाँले पनि आएर मलाई धेरै आग्रह गरिसकेपछि अब चर्को विरोध नगर मैले धेरै भूतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री मन्त्रीहरूसँग नेताहरूसँग कुरा गरेको छु सबैले मेरो इच्छा त छँदै थिएन देशले माग्यो दलले भन्यो सबैले तैले गर्नुपर्छ भनेर भने अनि मात्रै मैले जिम्मेवारी लिएको नत्र मलाई इच्छै थिएन तपाईँ भन्नुहोस् यहाँ मेरो नाम भनिदियोस् भन्ने मान्छेहरू छन् पदै चाहिएन पदमा चर्चा मात्रै गरिदियो हुन्थ्यो भने मान्छेहरू छन् दिने बित्तिकै खोसिन्छ कि भनेर स्वीकार गर्ने मान्छेहरू छन् मैले पटक पटक हुन्न भनेको अस्वीकार गरेको हुँ गिरिजा प्रसाद कोइरालाको समयमा त अस्वीकार गरिदिएँ प्रचण्डलाई पनि मैले अस्वीकार गरिदिएँ केन्द्रीय कमिटिको बैठकमा मैले अस्वीकार गरेको छु झलनाथ खनालजीको अलग मत आयो कि यो गम्भीर यो चाहिँ त्रुटि भइरहेको छ उहाँले जानै पर्छ भनेर उहाँले फरक मत लेख्नुपर्छ तर त्यो सरलाजीले तपाईँलाई पहिला जानु जानु भन्नुभएछ अनि पछि चाहिँ खुट्टा तानु तानु भन्नुभएछ यो बारेमा हामी अझै पछि चर्चा गर्दै गर्नेछौँ कार्यक्रमको पहिलो खण्ड यही समाप्त हुन्छ बाँकी खण्डमा पनि हामी यसै बहसलाई निरन्तरता दिनेछौँ र भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नवनियुक्त प्रधानमन्त्री झलनाथ खनाललाई के सुझाव छ त्यसबारेमा चर्चा गर्दैछौँ माधव नेपालजी राजनीतिमा दोहोरो मापदण्डलाई तपाईँ एकदम घृणा गर्नुहुन्छ कि तपाईँले आफ्नो पहिलो सम्बोधनमा पनि त्यसै भन्नुभएको थियो दोहोरो मापदण्ड भने कस्तो हुन्छ दोहोरो मापदण्ड भनेको आफ्नो निम्ति एउटा बनाउने अर्काको निम्ति अर्को बनाउने मनपर्ने मान्छेको निम्ति एउटा बनाउने मन नपर्ने मान्छेको निम्ति अर्को बनाउने यस्तो दोहोरो मापदण्ड अप्नाउनु हुँदैन अनि आफ्नो भाइलाई हङकङको महावाणिज्य दूत बनाउन प्रावधान नै परिवर्तन गर्दा त्यो चाहिँ के हुन्छ नि अब त्यो त मैले आफ्नो भाइलाई बनाउनको लागि केही पनि पहल गरेको छैन र तपाईँ मन्त्रीलाई बोलाएर सोध्न सक्नुहुन्छ अब मेरो भाइ भएको हुनाले उसले हुन पाउँदैन भन्ने छ र तर जब पराष्ट्र मन्त्रीले ल्याउँदैछ जब उद्योग मन्त्रीले ल्याउँदैछ जब वाणिज्य मन्त्रीले ल्याउँदैछ जब प्रत्येक मन्त्रालयले ल्याउँदैछ र सामान्य प्रशासन मन्त्री ल्याउँदैछ भने योग्य ठानेर त होला नि अनि बिगारिदिने पनि अरूले बनाइदिने पनि अरूले प्रधानमन्त्रीको काम चाहिँ के हो त यदि सबै मापदण्डको हिसाबले योग्यताको हिसाबले व्यक्ति ठिक छ भने त्यो मेरो भाइ नै भयो भने के आउन पाउँदैन या या नेपालमा तर बाहेक अरू योग्य मान्छे थिएनन् अनि मेरो पालाभरिमा मेरा नाता पर्ने कोही पनि मान्छेले कुनै पनि ठाउँमा अवसर पाउँदैन त तर त्यत्रो विवाद परेपछि तपाईँले ठिक छ मेरो भाइलाई म पठाउँदै मैले भने मैले कुरा उठाएँ ए भन्दा भन्दै परराष्ट्र मन्त्रीले अब मैले घरमा झगडा गर्ने मैले जब सबैले त्यस्तो प्लिट गरिरहेका छन् भने तपाईँ आफै सोच्नुहोस् ए तपाईँ आफै सोच्नुहोस् तपाईँकै भाइ पर्यो भने तपाईँकै बहिनी पर्यो भने नियम कानुन विधि सबै ठिक छ भने तपाईँले गर्नु भएन भने के हुन्छ अवस्था कसैको निम्ति पनि तपाईँको मेरो तर्क चाहिँ हामीले एकअर्काले सुन्यौँ सहभागीको विचार यो विषयमा के छ त्यो चाहिँ लिउँ अगाडि टोपी लगाउनु भएको अगाडिको लाइनमा हुनुहुन्छ नमस्कार म यमनाथ पोखरेल गोर्खा खास गरेर यो विषयमा जुन प्रधानमन्त्रीज्यूले राख्नु भएको छ भूतपूर्व प्रधानमन्त्रीज्यूले यो उहाँले आफ्नै निर्देशनमा नियमलाई परिवर्तन गरेर चाहिँ ल्याउनु भएको छ र यस अघिसम्म चाहिँ वास्तवमा चाहिँ एउटा प्रशासनिक चाहिँ कर्मचारी जानेमा उहाँले प्राविधिकलाई एउटा इन्जिनियरलाई चाहिँ नियम परिवर्तन गरेर ल्याउनु भएको छ र वास्तवमा एउटा परिवार भागमा चाहिँ फस्नु भएको सिङ्गो प्रशासन प्रशासनमा आबद्ध कर्मचारीहरूले महसुस गरेका छन् म राधिका थापा उहाँले चाहिँ आफ्नो भाइलाई बनाउनलाई प्राविधिक बनाएकै हो र यो सर्वसाधारण सबैको महसुस भएको कुरो हो यो हाम्रै कहाँको एउटा विडम्बना छ हामी कहाँ होइन प्राविधिक क्षेत्रको कर्मचारीलाई किन लगेको जहाँ प्रशासनको कर्मचारी लानु तपाईँ यो बताउनुहोस् प्राविधिक क्षेत्रका कर्मचारीहरू कहिले पनि सचिव हुन सक्दैनथे भने व्यवस्था त्यो कि थिएन त्यो कानुन किन संशोधन गरियो अनि प्राविधिक तहकोले नपाउने कारण के पहिला सचिव बनाउनलाई त्यो नियम फुकाइयो पछि जे दूत बनाउनलाई पनि त्यो नियम फुकाइयो फुक्यो कुन ठुलो कुरो र नपाउने कारण छ र होइन भने लासाको महाबाडी दोहोरो मापदण्ड होइन भन्नुहुन्छ त्यसलाई पनि दोहोरो मापदण्ड होइन होइन भन्नुहुन्छ तपाईँले सरकार चिताउन सबभन्दा ठुलो मन्त्रीमण्डल पहिला बनाएको थियो शेरबहादुर देउवाको पालामा अनि तपाईँले दोस्रो ठुलो मन्त्रीमण्डल बनाउनु भयो त्यो सरकार टिकाउनको लागि तपाईँ प्रधानमन्त्री रहिरहनको लागि त्यो दोहोरो मापदण्ड हो कि होइन त्यो मापदण्ड होइन दोहोरो होइन के हो भन्दाखेरि बाइसवटा पार्टीले समर्थन गरिरहेका छन् भने त्यसलाई तपाईँले समेट्नको लागि कति गाह्रो पर्छ कि पर्दैन त्यही त आफूलाई सहज बनाउनु पर्ने स्थिति भयो कि सबैले तोडमोड गरिदिने लचकता देखाइदिने अनि प्रक्रिया कसरी बस्ने देशमा केही न केही तपाईँको प्रश्न एउटा तपाईँ संक्रमण कालमा हुनुहुन्छ परिस्थिति र प्रतिबन्धको चाहिँ घेरामा हुनुहुन्छ संक्रमण कालमा नियम बिगार्ने कि ठुलो पार्टीले चाहिँ एकदम तपाईँलाई चाहिँ आहो रात्र तपाईँलाई परेशान गरेको छ सत्तामा टिक्न नदिने किसिमको स्थिति बनिरहेको छ सरकार आज ढल्ने हो कि भोलि ढल्ने अवस्थामा पुर्याएको छ भने तपाईँले देशमा यो सरकार स्थिर छ भने सन्देश दिने कि नदिने तपाईँले जनतालाई आश्वस्त पार्न र पार्ने यो सरकार कुनै आधी हुरीबाट पनि ढल्नेवाला छैन ढल्यो भने आफ्नै कमजोरीले आफ्नै बदमासीले आफ्नै अयोग्यताले मात्रै ढल्छ भनेर तपाईँले जनतालाई सन्देश दिनुपर्छ कि पर्दैन अनि यस्ता धेरै जनता पनि छन् जसले भारतले प्रधानमन्त्री बनाइदिन्छ भारतले नेपालमा प्रधानमन्त्री ढालिदिन्छ पनि भन्छन् उनीहरूलाई के भन्नुहुन्छ त्यस्तो भएको भए मलाई लाग्छ भारतकै इच्छा अनुसार सबै थोक हुन्थ्यो होला त्यो होइन त्यसै भन्छन् नि धेरैले तर कुरा के हो भन्दाखेरि हाम्रो अयोग्यता र हाम्रो नालायकी त्यसको जिम्मेवार छ भारत मात्र होइन भारत युरोप अमेरिका सबैले वैशाख आठ दुई हजार त्रिसठीको वैशाख आठको ज्ञानेन्द्रको वक्तव्यलाई समर्थन गरिदिनु पर्यो भनेर प्रस्ताव लिएर आएका थिए त्यो प्रस्तावलाई अस्वीकार गर्ने व्यक्ति मै हुँ माधव नेपाल तर तपाईँ नै त्यो व्यक्ति पनि हो जो भारतमा बाह्र बुधे सहमतिको लागि दिल्ली जाँदाखेरि तपाईँ किन गोप्य रूपमा दिल्ली जानुभयो भन्दा तपाईँले मलाई अन्तर्वार्तामा म मुटुको समस्या छ मुटु देखाउन गएको भनेर भन्नुभयो अनि मैले भोलिपल्ट फेरि सोद्धाखेरि तपाईँको मुटु ठिक भयो भन्दा तपाईँले अर्कै जवाफ दिनुभयो होइन लुकाउनु परेन गोप्य रूपमा यहाँ ज्ञानेन्द्रको शासन छ ज्ञान भूमिगत कालमा त तपाईँले धेरै कुरा पर्छ के गर्नुहुन्छ तपाईँले त लुकाउनु पर्थेन नि त्यो बेला अनि खुला गरिदिएको भए त्यो म जान सक्थेँ अनि दिल्लीमा बाह्र सहमति गर्नु थियो अनि पो जानुभयो त माओवादीसँग वार्ता गर्नु थियो बाह्र सहमति त पछि वार्ताको परिणाम हो त्यो वार्ता गर्नु थियो त्यस्तो धेरै वार्ताहरू गरेँ मैले लखनौमा म गएँ लखनऊ जाँदाखेरि पनि मैले त्यो कुरा त लुकाउनै पर्यो पटनामा म गएँ लुकाउनै पर्यो सोद्धा पनि केही कुरा लुकाउनै पर्यो होला नि फेरि अब तपाईँले सोद्धाखेरि त्यस्तो लुकाउनु पर्ने कुरा के होला र अहिले के होला भनेदेखि तपाईँ प्रधानमन्त्री पनि भारतको रिमोट कन्ट्रोलबाट बन्या भनेर माओवादीहरूले भन्छन् बाहिरको संख्या पनि के छ भने झलनाथ खनाल संसदीय दलको नेता हुँदाहुँदै पार्टीको अध्यक्ष हुँदाहुँदै तपाईँ बिचमा फुत्ता आउनुभयो भनेर भन्छन् त्यसो भए झलनाथ खनालजीले मलाई प्रस्ताव गर्दाखेरि पनि उहाँले पनि रिमोटबाटै गर्नुभएको होइन त्यो त प्रस्ताव त उहाँले गर्नुभयो मलाई प्रधानमन्त्री तर तपाईँ प्रधानमन्त्री हुने भन्ने कुरा त पहिला गिरिजा प्रसाद कोइरालाले तपाईँलाई प्रस्ताव गरे हो मलाई भनेको हो किनभने जो मेरो आखिरमा आवश्यकता त गिरिजाप्रसाद कोइरालाले पुष्पमल दाहालले झलनाथ खनालले अरू पार्टीहरूले स्वीकार गरे मेरो दोष हो त्यसमा राष्ट्रपतिको चर्चा चल्यो मेरो नाम अगाडि आयो मेरो दोष हो तपाईँले भारतको किन यति धेरै बचाउ गरे कहाँ भारतको मैले गरिरहेको छु सबैले भन्छन् भारतले धेरै मेरो कार्यकालमा भारतको हित र स्वार्थमा के काम भयो देखाइदिनुहोस् न एउटा अनि मेरो एक्काइस महिने पासपोर्टको कुरा हुँदाखेरि तपाईँलाई संसदीय समितिले रोक्नु परेको होइन त्यति बेला त्यत्रो विवाद भयो होइन त्यो निर्णयलाई उल्टाउनेको हो फेरि गर्नेको हो त्यो निर्णय त्यो ठाउँमा पुर्याउने त्यो धेरै दबावमा पर्नु भयो नि त्यो होइन त्यो होइन प्रधानमन्त्रीले चाहेको भए जसलाई दिन चाहेको भए त्यसलाई दिन्थ्यो त्यो संसदीय समितिले भनेको कुरा मात्र हुँदै सक्दैन पहिले किन नगरा त प्रक्रिया ल्याउनु पर्थ्यो नि सबै परराष्ट्र मन्त्रालयभित्रबाट अब फेरि एकचोटि सहभागीहरू खाजाउ धेरैको हात उठेको देखेँ म महादीप पोखरेल अहिलेको प्रधानमन्त्री निर्वाचनको प्रसंगपछि भारतको संस्थापन पक्षको नजिक रहेको पत्रिका टाइम्स अफ इण्डियाले चाहिँ यसमा चाहिँ रामचन्द्र पौडेल र विजय गसेदारको हार होइन इण्डियाको हार हो र यो जित प्रचण्डको हो भनेर चाहिँ प्रतिक्रिया दिएको छ यसमा माधव कुमार नेपालजीको राय के छ र यसैसित सम्बन्धित अहिले आएर भारतीय इन्ट्रेस्टको प्रधानमन्त्री नबनिसकेपछि सबै मन्त्रालयमा भारतप्रति आसक्त मान्छेहरूलाई पठाउने अन्यथा यो यो सरकारलाई पनि असफल बनाउने खेलमा नेकपा एमालेका नै प्रभावशाली वरिष्ठ नेता माधव नेपाल र अर्का प्रभावशाली नेता खडगोलीजीको सक्रियता बढ्दै गइरहेको छ भन्ने आशंका भइरहेको छ यो सन्दर्भमा उहाँको विचार के छ जनताको अगाडि प्रश्न पारिदिनु हुन अनुरोध गर्छु यसमा पनि दुईटा प्रश्न भयो पहिलो चाहिँ टाइम्स अफ इन्डियाले उहाँको बारेमा उहाँले जे उद्धित गर्नुभयो यो चाहिँ प्रचण्डको जित हो भारतको हार हो भन्ने कुरा तपाईँको राय के छ अरे अब यो तपाईँहरूलाई थाहा हुनुपर्छ कि झलनाथ खनालको उम्मेदवारीको प्रस्तावक केपी ओली हुनुहुन्थ्यो र त्यसको समर्थन मैले पनि गरेको थिएँ र सिङ्गो पार्टीको सर्वसम्मतिबाट उहाँ उम्मेद्वार हुनुभएको थियो र नेकपा एकीकृत नेकपा माओवादीको समर्थन तर जहिले पनि तपाईँहरू वरिष्ठ नेताहरू एउटाले अर्कोलाई समर्थन गरेर प्रधानमन्त्री बनाउनुहुन्छ त्यसपछि खोइरो खन्या खनै गर्नुहुन्छ तपाईँलाई नि गरे त्यही हो अहिले झलनाथजीलाई नि त्यही हुन्छ भन्ने डर धेरैले व्यक्त गरिरहेछ तर मैले त यत्रो दिन बितीसँग कहिले सुरु गरेका छु र मैले भनेको छु भनेको छैन नि त जहाँसम्म कुरा के हो उहाँले भन्नुभयो त्यो भारत परस्त अब कोलाई भन्न खोज्नुभएको भारत परस्त हाम्रो पार्टीभित्र त्यस्तो हो झलनाथ खनालजी भारत विरोधी अरू कोही भारत परस्त त्यस्तो लाग्दैन नेकपा एमालेको एउटा नीति छ त्यो नीतिबाट सबै नेताहरू चलेका छन् नेपालजी अघि हामीले कर्मचारी र प्रशासन यन्त्रको अलिकति कुरा गर्दै थियौँ कुरा अन्त मोडियो म त्यसमा फेरि एकचोटि आउन चाहन्छु तपाईँले एकचोटि सचिवहरू सबैलाई बोलाएर भनेको जस्तो काम भएन भनेर अलिकति आक्रोश पोख्नु भयो सार्वजनिक रूपमा गाली गर्नुभयो मैले आक्रोश पनि होइन गाली गरेको पनि होइन गुनासो गरेको हो आलोचना केही गरेको हो काममा गति आओस् पत्रकारहरू बोलाइकन त्यसरी वरिष्ठ प्रशासकहरूको त्यस्तो किसिमबाट व्यवहार गर्नुहुन्थ्यो छैन छैन पत्रकार बोलाएको छैन र मैले एकदम मेरो भाषण पुस्तक विमोचनको लागि अनि त्यहाँ पनि मैले के झन् मिठो ढङ्गले बोलेको छु मैले त ए त्यो दिन त झन् ज्यादा मैले अत्यन्तै सतर्क भएर किनभने नभएको कुरा त यहाँ पेपरमा आउँछ भनेपछि मैले यही विषयलाई लिएर आज मैले एकदम लामो सबै पोइन्ट्स तयार गरेर मैले उहाँहरूलाई भनेको छु ब्युरोक्रेसी कस्तो हुनुपर्छ कुन ढङ्गले काम गर्नुपर्छ कसरी जिम्मेवारी पूरा गर्नुपर्दछ काम गति छिटो हुनुपर्दछ गति सुस्त छ आज बैठक बोलाउन भन्यो दुई दिनपछि बोलाउँछन् आज जान भन्नु भन्यो त्यसपछि एक हप्तापछि हामी राजनीतिज्ञहरू चाहिँ एउटै विषयमा निर्णय गर्न महिनौ लिन सक्छौँ तर तपाईँहरूले चाहिँ एकै दिनमा निर्णय लिनै पर्छ भन्या हो <laughs> निर्णय त लिन्छन् मन्त्री परिषदले लिन्छ त्यो निर्णयलाई लागू गर्नु पर्यो नि यो प्रशासकहरूको बारेमा आज उनी उपस्थित हुन सकेनन् वरिष्ठ पाइलट विजय लामाले एउटा प्रश्न सोधिदिनु भनेर मलाई आग्रह गरेका छन् उनले के भनेका छन् भनेदेखि प्रशासकहरूले वरिष्ठ प्रशासकहरूले गल्ती गरेका थिए भने प्रधानमन्त्रीलाई उनलाई बर्खास्त गर्ने कारवाही गर्ने अधिकार छ तर त्यसरी सार्वजनिक रूपमा बेजेती हुने गरेर प्रशासकहरूको मनोबल गिर्ने काम गर्नुहुन्छ भनेर सोधिदिनु भनेको एउटा कुरा सोध्नुहोस् सोध्नुहोस् उहाँलाई कि मुगलिङको पुल निरीक्षण गर्न म गएँ पुल भत्किन थाल्यो भने चर्चा चलेको तपाईँलाई थाहा छ मैले अरू ठाउँमा गइरहेको मान्छे म बीचमा आएर त्यहाँ रोकिएर मुगलिङको आफै हेरौँ पुलको अवस्था कस्तो छ भने म गएँ प्रधानमन्त्रीको रूपमा मैले जानुहुन्थ्यो हुँदैन थियो उपयुक्त थियो आवश्यक थियो म गएँ गइसकेपछि मैले सबै पूर्व निर्देशन गरिसकेपछि मैले निर्देशन दिएँ कि कति लाख रुपियाँ लाग्छ यो पुलको सुरक्षा गर्ने कामलाई टप मोस्ट प्रायोरिटी दिनु अनि काम भयो कि भएन भनेर मैले बुझ्न खोजेँ त्यही सचिवले मेरो सबैको बिचमा के भन्नु भन्दाखेरि त्यो सबै काम सम्पन्न भइसक्यो त्यही भन्नुभयो मैले काम पुरा भयो होइन पुरा भयो मुख्य सचिवले भन्नुभयो काम पुरा हुनु म आफै गएको आएको छु भनेपछि दुइटैले त्यही प्रतिवाद गर्नुभयो मैले प्रतिवाद गरेको हो र अनि मैले सोध्नु मेरो कर्तव्य हो कि म कस्तो प्रधानमन्त्री निरीक्षण दिन्छु लाभ पालन भएको होइन भन्ने वास्ता गर्दिनँ अनि तपाईँ कस्तो प्रधानमन्त्री गणतन्त्रात्मक शालिक रत्न पार्कमा बनाउने भनेर तपाईँको ठूलो महत्वाकांक्षी योजना तपाईँले मलाई पनि अन्तर्वार्तामा भन्नुभयो अन्त पनि भन्नुभयो ठाउँ साउँ राम्रोसँग सबै कुरा अध्ययनै नगरी भनिदिनु भएछ केही पनि भएन मैले बोलाएँ सोधेँ प्राविधिकहरूलाई उनीहरूले भने एकदम ठिक छ राम्रो छ भने हुन्छ भने चाहिँ मैले हुन्छ भने अनि किन नभन्नु पछि पछि फेरि एउटा चाहिँ एउटा विशेषज्ञहरूको टिमले अध्ययन गरेर उनीहरूले के सुझाव दिए भन्दाखेरि त्यहाँ राख्दाखेरि त्यो एरियालाई चाहिँ त्यो पुग्दैन अनि त्यसपछि विकल्प ठाउँ हेरौँ भनेपछि मैले त्यसलाई प्रतिष्ठाको विषय बनाइनँ सक्थ्यो त्यो सनकी प्रधानमन्त्री जस्तो जेसुकै होस् त्यही बनाऊ त्यो पनि भन्न सक्थेँ म म सनिकी प्रधानमन्त्री हुन चाहिनँ तपाईँलाई थाहा छ सनकी प्रधानमन्त्रीहरू कस्ता हुन्छन् जे बोल्यो त्यो पुरा हुनै पर्छ जङ्गेले बोल्यो बोल्यो म त्यस्तो हुन चाहेन मैले भने कि सबै हिसाबले म चाहिँ बरु बोलिदिन्छु सबै बाचाहरू गरिदिन्छु पुरा चाहिँ बाछा होइन त्यो त म त प्रोसेस अगाडि बढाएको छु अहिले पनि हेर्नुहोस् न यहाँ तपाईँले जेठमा गरेको राष्ट्रको नाममा गरेको सन्देश मैले सबै पढेको त्यहाँ भनेको कैयौं अधिकांश कुरा केही पनि पुरा के गर्नुहुन्छ तपाईँ हाम्रो देशको हालतै त्यस्तै छ प्रधानमन्त्रीले मात्रै चाहेर हुँदो रहेछ परिस्थिति पनि पुरीले साथ दिनुपर्छ कि त मैले भनेको छु अब प्रधानमन्त्रीले मात्रै चाहेर पुरा हुँदो रहेछ भनेर तपाईँले भन्नुभयो नयाँ प्रधानमन्त्रीलाई तपाईँको आफ्नो प्रधानमन्त्रीत्व कालको अनुभवको आधारमा तपाईँले सुझाव दिनु पर्यो भने यो यो कुरामा विचार गर है अनि प्रभावकारी हुन सकिन्छ भनेर भन्नु पर्यो भने तीनवटा सुझाव दिनुहोस् त पहिलो कुरो भनेको दृढताका साथ दृढताका साथ र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ पार्टीलाई साथमा लिएर अनि कोइलिसन पार्टनरहरू र संविधान सभाका दलहरूलाई साथमा लिएर अगाडि बढ्ने काम गर्नुपर्छ जुन कुरा साह्रै गाह्रो छ गाह्रो छ नहुनु पनि सक्छ तपाईँकै पालामा जस्तो तर गर्नु पर्यो त्यसको निम्ति कपरेसन सहयोग हाम्रो तर्फ रहन्छ सहयोग रहन्छ तर विश्वासका साथ यो पहिलो सात बुद्धि समझदारी गरे जस्तो होइन समझदारी गर्यो हामीलाई थाहै छैन बैठकमा कुरा आउँदै हुँदै आएको छैन जानकारी नै दिएको छैन प्रचण्ड आफै अचम्म मान्ने तपाईँलाई थाहा छैन र थाहा छैन के के गर्नुभयो थाहा छैन भनेपछि अनि पछि हेर्दाखेरि त त्रुटिपूर्ण रहेछ अब त्यो पनि मैले पछि यसको एउटा प्रमुख पार्टी कस्तोसँग चल्ने है तर अब त्यो हतार पतार भयो होला त्यसमा पनि मैले बेनिफिट आउट दिन्छु त्यो त्यस्तो भएको हुनाले पनि त्यो सरकारको नेतृत्व गर्ने पार्टी अब त्यो चुनावको बेला थियो भोटको बेला अनि तपाईँ प्रधानमन्त्री हुँदा तारन तार खुट्टा तान्ने अध्यक्ष भएको पार्टी कहिले काहीँ त्यस्तो हुन्छ त्यो मिस हुन्छ अनि अब झलनाथजी प्रधानमन्त्री हुनुभयो फेरि पछाडिबाट केपी ओली र माधव नेपालको खेमा भन्छ त्यहाँभित्र त्यो खेमाले साह्रै दुःख दिने होला त्यो पनि त्यही पार्टी कस्तो सहयोग गरेछ उहाँले तिनजना मन्त्रीको नाम ल्याउनुभयो तिनवटा मन्त्रालयको अर्थ मन्त्रालयको कुरा गर्नुभयो गृह मन्त्रालय विष्णु पौडेललाई दिने कुरा आयो त्यसपछि शिक्षा चाहिँ गङ्गा लाल तुराधरलाई दिने कुरा चाहिँ हामीले त पुरै साथ दियो नि मैले हुन्छ एकदम राम्रो गर्नुभयो भने होइन झलनाथ खनालले त गृह मन्त्रालय माओवादीलाई दिने चाह हो नि उहाँले नै प्रस्तुत गर्नुभएको छ गृह मन्त्रालय विष्णु पौडेललाई बैठकमा स्थायी कमिटीको बैठकमा एकजनालाई सोधि एक थोप भनिदिन्छन् अर्कोलाई सोधि अर्को थोप कसरी मैले भन्थ्यो साझा सवालमा अब शिक्षाको कुरा बरु मैले भनेको गङ्गालाल तुरादरलाई शिक्षा दिउँ भनेर तर अर्थ मन्त्रालय भरत मोहन अधिकारीलाई र गृह मन्त्रालय माधव नेपालजी एउटा एउटा कुरा मात्रै थियो के भन्दाखेरि यो अहिले प्रेसमा नलाने माओवादीसँग कुरा गरेर मात्रै त्यहाँनिर बाहिर लाने भन्ने कुरा सम्भव हो तर बैठकले त्यो टुङ्गो लगाएको होइन यही कुरा चाहिँ नेपालको राजनीतिमा धेरै ठूलो समस्या हो कि जस्तो अलिकति सुसंस्कृत राजनीति गर्ने देशमा के हुन्छ भने कोही मान्छे अध्यक्ष भयो कोही मान्छे प्रधानमन्त्री भयो त्यहाँबाट पदमुक्त भयो ऊ एकदम ब्याकबेन्चमा गएर बस्छ कहिले उनले अगाडिको राजनीतिलाई फेरि हस्तक्षेप गर्न खोज्दैन यहाँ के हुन्छ एकजना प्रधानमन्त्री भइसक्यो भोलिपल्टैदेखि त्यहाँ बैठकमा बसेर त्यहाँ हस्तक्षेप सुरु हुन्छ एकजना अध्यक्ष भइसक्यो जिन्दगीभर उसले पार्टीमा हस्तक्षेप गरिराख्छ तपाईँ पनि प्रधानमन्त्रीबाट मुक्त भएपछि आरामले अन्य कुरा गर्न सक्नुहुन्थेन होला आरामले तपाईँको आउन खोजेको तारन तार खबर आएपछि बालबाट जानु परेन मैले गएन भने असहयोग भयो भने फेरि प्रचार होइन तपाईँहरूले एउटा ठिक प्रक्रिया निर्धारण गर्नको लागि तपाईँ जस्तो मान्छेले प्रयास गरिदिए त सुध्रिन्थ्यो होला नि त स्थिति अनि यो कुरा चाहिँ समस्या हो कि होइन नेपाली राजनीतिमा भन्नुहोस् यो चाहिँ समस्या हो हेर्नुहोस् एउटा के अवधि एउटा व्यवस्था गर्नुपर्छ हामीले भने टु फुल टर्म दस वर्ष भन्दा बढी पार्टीको पनि प्रमुख पदमा सरकारको पनि प्रमुख पदमा बस्ने सिस्टम बन्द हुनुपर्छ यो चाहिँ जानुभयो भने बल्ल चाहिँ उनीहरूको अरूले गर्नुपर्छ मैले त भन्दैकै हो तर गर्दैनन् भनेर फेरि दोष त अर्कैले जाने के गर्नु समूहले तयार भएन भने यसको लागि बारम्बार अरू कुरा चाहिँ तपाईँहरू तर्क गरी गरिकन आफूले भने जस्तो बनाउनु खोज्ने कुरा चाहिँ किन गर्न गर्ने गर्नै पर्छ गरिन्छ अब संविधान लेखिन्छ संविधान लेखिन्छ लेख्नै पर्छ लेखिन्छ कि लेखिँदैन भन्ने कुराको अन्तिम फैसला गर्ने कमरेड प्रचण्ड हो किनभने उहाँहरूको संख्या निर्णायक छ प्रधानमन्त्री बन्न किन नदिया मैले म त प्रश्न गरेकै हो नि सेना र हतियारबाट मुक्त हुनुहोस् प्रधानमन्त्री भन्नुहोस् मैले भनेकै हो अब प्रचण्डले नै नचाहिकन संविधान नबन्ने हो भनेदेखि त झलनाथ खनाललाई नै भोलि विफल भयो भनेर दोष दिने ठाउँ पनि रहँदैन संविधानको बारेमा मिल्दैन शान्ति प्रक्रियाको बारेमा मिल्छ संविधानको बारेमा किन शान्ति प्रक्रिया पूरा होला कि नहोला त शान्ति प्रक्रिया पूरा गर्नका लागि नै उहाँ जानुभएको हो त्यो पूरा हुन सकेन भने उहाँले दायित्व पूरा गरेको जसरी कमसे कम मैले पनि त्यो त्यसको निम्ति चाहिँ एक हदसम्म अगाडि बढाएँ उहाँले अर्को कदम अगाडि बढाउनुहोस् काम पुरा हुन्छ पुरा हुन्छ एकचोटि फेरि म सहभागीहरू कहाँ जान चाहन्छु नयाँ प्रधानमन्त्रीले जनजीविकासँग सम्बन्धित समस्याहरू समाधान गर्नको लागि के गर्नु पर्ला धारणा राखिदिनुहोस् है नमस्ते मेरो नाम लक्ष्मी महर्जन हो मेरो घर चाहिँ सम्पी गाविस पेसा चाहिँ चालक हो म यो नयाँ संविधान बनाउने भनेको एकदमै कथा जस्तै भइसक्यो अब धैर्यता भनेको जनताहरूले गर्नु अब छोडिसक्यो किनकि अब हुन्छ भने चाहिँ उहाँहरूको आपसकै भित्रको खुट्टा तानातान र झगडा नै कहिले टुटेको छैन भने उहाँले जनतालाई हेर्ने समय नै छैन जनतालाई के समस्या भएको छ भनेको धन्यवाद अब म अर्को सहभागी यहाँ जान चाहन्छु यहाँ अगाडिको लाइनमा हुनुहुन्छ कोट लगाउनु भएको नमस्ते म चित्राङ्गत बराल घर मेरो कास्की हो अबको नयाँ सरकारले चाहिँ नि नेपालमा व्यापक गरिबी छ बेरोजगारी छ र अशिक्षा पनि अझै समस्या छ र बजेट मार्फत एक घर एक उद्यम एक व्यक्ति एक सिप त्यो कार्यक्रम अनुसार नेपालीहरूलाई विदेशमा मरूभूमिमा गएर रोजगारी गर्ने अवस्थाबाट मुक्त गराउनुपर्छ मान्छेहरू बेरोजगारी र अभावले पीडित हुने अवस्था हुँदाखेरि धनी र गरिब बीचको खाडल कम हुनुपर्छ नयाँ संविधान बनाएर देशमा शान्ति सुरक्षाको बहाली गर्नुपर्छ र विदेशी लगानीहरू आउने वातावरण बनाउनुपर्छ र नेपालमा अब अबको काम भनेको आर्थिक क्रान्तिलाई हामीले नयाँ प्रधानमन्त्री झलनाथ खनालज्यूको नेतृत्वमा त्यो काम सफल होस् भन्ने मेरो चाहना छ आर्थिक क्रान्तिको कुरा गर्दाखेरि नेपाल चाहिँ जस्तो तपाईँको सरकारले पनि लोड सेडिङ घटाउने एउटा मुख्य लक्ष्य राखेको थियो जुन घटेन र लोड सेडिङ को समस्या समाधान नभइकन अर्थतन्त्रमा पनि त्यसले धेरै असर पारिरहेको छ भनेर सबैले भनिरहेका रहेका छन् नयाँ प्रधानमन्त्रीले लोड सेडिङ देशको अहिले एउटा मुख्य समस्या जुन बनेको छ त्यसलाई कम गर्नलाई के गर्न सक्ला जुन तपाईँले गर्न सक्नु भएन मैले लोड सेडिङ को समस्यालाई समाधान गर्नका लागि सबै स्टेक होल्डरहरू सबै इन्भल्भ हुने एक्टरहरूलाई बोलाएको थिएँ उहाँहरूबाट धेरै राम्रो सुझावहरू पनि आयो त्यसपछि मैले टास्क फोर्स बनाइदिएको छु मैले त त्यो टास्क फोर्ससँगको उहाँको इन्ट्रेक्सन अलिक बढ्नुपर्छ र त्यहाँ आएका उसले पनि अरूसँग पनि राय लिनुपर्छ राय लिएर बिसको अवधि यदि छ वर्षपछि लोड सेडिङ कम्प्लिटली अन्त्य हुने हो भने छ वर्षको बीचमा जे टेम्पोरेरी व्यवस्था गरेर हुन्छ त्यो व्यवस्था गरेर तयार हुनुपर्छ इकोनोमिकली भावल होस् तर यसको जलमाफियाको जालो छ भनेर भन्छन् जुन तपाईँले अनुभव गर्नुभयो छ त्यस्तो जालो त्यो पनि अगाडि बढ्न दिँदैन नयाँ पनि आउन दिँदैन अनि त्यसलाई त्यसलाई प्रधानमन्त्रीले अथवा कार्यकारी शक्तिले किन चिर्न नसकेको कुरा के हो भन्दाखेरि त्यसको निम्ति तपाईँले पुरै समय दिनु पर्यो बोलाउनु पर्यो एक एक कुराहरूमा लाग्नु पर्यो होइन भने हुन्छ भन्छन् होइन ऊर्जा मन्त्री भइहाल्छ त्यसको लागि त प्रधानमन्त्रीले नै गर्नुपर्छ ऊर्जा मन्त्रीलाई भन्नुहुन्छ ऊर्जा मन्त्रीले म गरिरहेको छु भन्छ ऊर्जा सचिवलाई बोलाउँछु बोलाउनुहुन्छ उसले तपाईँलाई एक सर रिपोर्ट प्रस्तुत गर्छ अनि उसले टाइम माग्छ तपाईँले एक महिना दुई महिनाको समय दिनुहुन्छ त्यसैमा लागिरहन सक्ने हो भने त्यो पुरा गर्न सकिने स्थिति बन्थ्यो होइन भने ब्युरोक्रेसीको सञ्जाल जन्जाल यति छ जटिल कि त्यसलाई चिर्नै गाह्रो छ त्यसो राजनीतिक जन्जाल भन्दा नै गाह्रो छ <laughs> गाह्रो छ <laughs> तिनवटा बुधा तपाईँले भनिदिनु पर्यो झलनाथीलाई लोड सेडिङ अन्त्य गर्नको लागि तिनवटा पहिलो कुरो त त्यसमा केन्द्रित भएर समय दिनु पर्यो आफै आएका सुझावहरू के के छन् त्यसमा जानु पर्यो नम्बर एक नम्बर दुई टेम्पोरेरीली बन्दोबस्त गर्नका लागि इन्डियासँग कुराकानी गरेर जति मात्रामा एक सय पचास मेगावाट हो भने एक सय पचास तिन सय मेगावाट हो भने तिन सय मेगावाट बिजुली ल्याउनका लागि विराटनगरको लाइनमा जनकपुरको लाइनबाट वीरगंजको लाइनबाट या चाहिँ भैरवाको लाइनबाट कुन लाइनबाट ल्याउन सकिन्छ त्यो ल्याउने र बोर्डर एरियालाई कनेक्सन गर्ने जुनमा म लागि आफिरहेको थिएँ त्यसमा लाग्नु जरुरी पनि छ यो दोस्रो गर्नु जरुरी छ तेस्रो जुन विकल्पहरूमध्ये सोलरका कुराहरू आएका छन् न्युक्लियरका कुराहरू पनि आएका छन् डिजलको कुराहरू पनि आएका छन् भने त्यसको इकोनोमिक भाइबिलिटीलाई हेरिकन अहिलेको जुन मूल्य तिर्नु परिरहेको छ अठार रुपियाँ प्रति युनिट जुन प्राइभेट सेक्टरले चाहिँ लगाइरहेको छ त्योभन्दा सस्तो हुन्छ भने सस्तोको निम्ति टेम्पोरली इन्स्टल गर्ने जे व्यवस्था गर्न सकिन्छ त्यो गरेर अगाडि बढ्नुपर्छ हामी कहाँको अर्को समस्या के छ भने भेटघाट कार्यकर्ताहरूसँग पब्लिकसँगको यति धेरै बाक्लो हुन्छ कि त्यो प्रधानमन्त्रीलाई फुर्सदै हुँदैन अनि पार्टीभित्रकै विग्रह मिलाउन पनि यति धेरै टाइम दिनुपर्छ कि प्रधानमन्त्रीको बिचरा अरू कुरा सोच्नै सोच्नै सक्दैन पार्टीहरूसँगको चाहिँ सम्बन्धलाई कसरी स्मुथ बनाउने त्यसैमा उसलाई बढ्ता समय दिनुपर्छ त्यस हुनाले यी सबै कुराहरूलाई ध्यानमा राखेर चल्न सक्नुपर्छ मेरो दोस्रो सुझाव त्यो पनि छ तपाईँले तिनवटा सुझाव मध्ये पहिलो मैले भनिहालेँ कि कोइलेसन पार्टनरलाई कसरी मिलाउने तेस्रो कुरो भनेको चाहिँ जनताका मूल जुन चाहिँ गुनासाहरू छन् त्यसलाई समयमा एड्रेस गर्ने कुराहरूमा लाग्ने जस्तो प्रशासनिक अधिकारीहरूको सम्बन्धलाई कसरी सुमधुर राखेर त्यो कामलाई कसरी राम्रो ढङ्गबाट अगाडि लान सक्छ प्रधानमन्त्रीले पहिलो कुरा जुन प्रशासनिक अधिकारीलाई जिम्मा दिएको छ त्यो त्यो ठाउँमा काबिल छ कि छैन जुन मन्त्रीलाई लगाइएको छ त्यो मन्त्री आफैमा काममा चाहिँ कतिको सक्षम छ यो कुराहरूलाई सबभन्दा पहिले हेर्नुपर्छ मन्त्री पनि सक्षम छ ऊ इमान्दारिताका साथ लागिरहेको छ ब्युरोक्रेसीका मान्छे पनि उचित ठाउँमा जिम्मा दिइएका छन् भने त तिनीहरूको तिनीहरूलाई चाहिँ तपाईँले विश्वासमा लिनु पर्यो उनीहरूलाई तपाईँ समय दिनु पर्यो उनीहरूका कुरा सुन्नु पर्यो काबिल मान्छे भन्दा यहाँ त आफ्नो मान्छेलाई नियुक्त गर्ने चलन बढी छ नि तपाईँका आफ्ना छन् भने पनि काबिल छन् भने योग्यता पुगेका छन् भने हुन्छ अब यहाँ सहभागीहरूमा कर्मचारीहरू पनि धेरै हुनुहुन्छ कर्मचारीसँग प्रधानमन्त्रीको अथवा मन्त्रीहरूको सम्बन्ध कस्तो हुनुपर्छ त्यो बारेमा अलिकति यहाँहरूको धारणा लिउँ एकजना महिला हुनुहुन्छ यहाँ दोस्रो लाइनमा म भवानी खतिवडा म उदयपुर जिल्ला हाल काठमाडौँ बस्छु म निजामती कर्मचारी हुँ र म अलिकति विगत कोट्याउन चाहन्छु उहाँले आवश्यक कडाई र लचकताका साथ अगाडि बढेको थिएँ भन्नुभएको छ मैले उहाँले कडाई पनि अप्नाउनु भएको छ लचकता पनि अप्नाउनु भएको छ तर गलत ठाउँमा किनभने आवश्यक कडाई भनेर एउटा मन्त्री छाडा भएर राष्ट्र सेवा कर्मचारी जो कर्तव्य पालना गरिरहेको त्यसलाई झापट उहाँले त्यहाँ कडाई पालना गर्नु भएन लचकता कहाँ गर्नुभयो भने सत्तामा टिकिरहन ककलाई कारवाही नगर्दा टिकिरहन सकिन्छ त्यहाँ त्यहाँ लक लचकता अप्नाउनु भएको छ र अर्को कुरा म विगत कोट्याउन चाहन्छु मनमोहन अधिकारीजीले मृत्युको अन्तिम क्षणमा राष्ट्र सेवकहरूलाई धेरै धेरै धन्यवाद दिनुभएको थियो सफल मान्छेले धन्यवाद दिएर जान्छ जो असफल छ आफ्नो असफलता उहाँले अहिले पनि पटक पटक आफ्नो असफलता जति सबै अरूलाई थुपार्नु भएको छ र म सफलता चाहिँ मेरो म चाहिँ असल मान्छे हो म चाहिँ सही नेतृत्व गर्न सक्ने हो भन्नुहुन्छ आफ्ना कुरालाई र असफलता जति चाहिँ सबै राष्ट्र सेवक कर्मचारीमाथि पटक पटक लाठी बर्साउनु भयो झापट हानाउनु भयो केही गर्न सक्नु भयो र अन्तिम अवस्थामा राष्ट्र सेवा कर्मचारीलाई सत्तो सराप गर्दै हिँड्नु भएको छ यो आफ्नै असफलता हो कि राष्ट्र सेवा कर्मचारीको दोष हो माधव नेपालजी तपाईँलाई सूचना भएन कि जानकारी भएन कि जस्तो लाग्छ मलाई किनभने मैले प्रत्येक समयमा राष्ट्र सेवा कर्मचारीहरूलाई सम्बोधन गर्दाखेरि उहाँहरूको सहयोग बिना सरकार चल्दैन भनेको छु र उहाँहरूको सहयोगबाटै जे जति सफलता प्राप्त गरेको छु उहाँहरूको सहयोगको कार्यले नै प्राप्त भएको छ भनेको छु त्यति मात्रै होइन राष्ट्र सेवा कर्मचारीहरूको निम्ति सुविधाहरूको कुरा गर्नुहुन्छ भने सबभन्दा बढी सुविधा मेरै पालामा बढाइएको छ कमसेकम जस्तो दिनुहोस् राम्रो गरेकोमा दोस्रो लाइनमा अर्को एकजना सहभागीले हात उठाउँदै हुनुहुन्छ नमस्ते म हेमजङ त्रिपाठी सोल्टी क्राउन प्लाजाबाट गएको आर्थिक वर्षको बजेटमा चाहिँ उहाँले सामाजिक सुरक्षा कोषको जुन एक पर्सेन्ट खडा गरेर बजेटबाटै खडा गरिदिनु भयो हामी आम श्रमिकबाट यहाँको सरकारलाई हामी धन्यवाद दिन्छौँ यो केसमा चाहिँ अनि हामी यो अर्को नयाँ सरकारलाई चाहिँ के अपेक्षा गर्छौँ भने हामीलाई पहिला शान्ति र संविधान दिनुहोस् दोस्रो कुरामा हामीलाई लोड सेडिङबाट मुक्त गराउनुहोस् हामी जनता र आम श्रमिकको तर्फबाट हामीलाई यति तिनवटा कुरा भए पुग्छ धेरै धेरै धन्यवाद यहाँ दोस्रो लाइनमै हुनुहुन्छ कोट लगाउनु भएको छ मेरो नाम महेन्द्र विश्वकर्मा हो कुनै पनि निर्णयहरू गर्दाखेरि राजनीति र प्रशासनहरू मिलेर निर्णय गर्ने त्यसमा एउटा सहभागिता गराउने र त्यसलाई कार्यान्वयनको फेजमा कर्मचारीहरूलाई स्वतन्त्र रूपले छोडिदिने र त्यसमा राजनीतिले इन्टरफियर नगर्ने हो भने र त्यसलाई एउटा अनुगमन मात्र गर्दै जाने हो भने वास्तवमा मुलुकले चाहिँ एउटा निकास पाउँछ र सरकारको निर्णयहरू कार्यान्वयन हुन सक्छ भन्ने चाहिँ मेरो विश्वास छ तर कर्मचारीहरूले पनि राम्रोसँग कामै गर्दैनन् भनेर त धेरै त्यो एउटा समस्या छ त्यो सर्वसाधारणले त भन्छन् नि भन्छ त्यो समस्या छ तर त्यसमा चाहिँ अनुगमन गरौँ सरकारले अनुगमन गरौँ भने त्यो पनि सुझिँदै जाने सम्भावना चाहिँ हुन्छ कर्मचारीहरूले पनि धेरै राजनीतिज्ञलाई दोष दिने राजनीतिज्ञले पनि कर्मचारीलाई दोष दिने हो भने त्यो कर्मचारीहरूको त एउटा बाध्यता छ त्यो बाध्यता छ त्यसलाई चाहिँ एउटा निर्णायक जुन निर्णय गर्ने सरकारले चाहिँ हेरिदिनुपर्छ हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ माधव नेपालजी यहाँले फेरि प्रधानमन्त्री बन्ने सपना बोक्नु भएको छ सपना हेर्नेहरू धेरै छन् ती धेरै हेर्नेहरूका सपना नै हराउने हुन् कि भन्ने चिन्ता छ त्यस हुनाले अहिले मैले सपना एउटै देखिरहेको छु त्यो के भने अहिलेको प्रधानमन्त्रीले शान्ति र संविधानको कामलाई समयमा सम्पन्न गर्न सक्नुभयो भने मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताको एउटा नयाँ युगको सुरुवात हुने थियो अनि सक्नु भएन भने मेरो आवश्यकता फेरि पर्ने थियो होइन अहिले त मैले सोचेको पनि छैन र अहिले मलाई भनेका पनि थिए कि तपाईँ अहिले फेरि पनि कन्टिन्यू गर्ने स्थितिमा मान्नुहोस् भन्दाखेरि मैले अस्वीकार गरेको हुँ मैले कसले भनेको विभिन्न व्यक्तिहरूले विभिन्न पार्टीका नेताहरूले मैले अस्वीकार गरेको हो यति कुरा त तपाईँलाई जानकारी दिउँ र भन्नुहोस् न कसले भने होइन सबै पार्टीहरू म कहाँ आएका पार्टी सबैलाई थाहा छ नि तपाईँहरूलाई किन मैले मिटिङ बोलाएको थिएँ र मैले निर्णय सुनाएँ कि म राजीनामा दिँदैछु कोही पनि मानेन माओवादीहरूले पनि माओवादी त झन् खुसी हुने भयो माओवादीले पनि यो कुन समयमा तपाईँले गर्नुभयो किनभने उहाँहरूले त कल्पना गर्नुभएको थिएन मैले राजीनामा दिउँला तर मैले जतिखेर दिनु आवश्यक महसुस गरेँ त मैले दिएँ अरूले मागिरहेको बेला मैले दिनु वास्तवमा नदिएको हो दिन्न भने मैले सङ्कल्प थियो मागुन् जेलसम्म जबरजस्ती गरुन् जेलसम्म दिँदै दिन्न मेरो मनले उचित ठान्छ म दिन्छु तर कसैले बाध्य पार्न खोज्छ भने मैले कि त मलाई आरोप लगाउनु पर्यो मैले अपराध गरेको हुनु पर्यो मैले बदमासी गरेको हुनु पर्यो मैले अनैतिक काम गरेको उनले उचित लाग्यो भने फेरि प्रधानमन्त्री हुने अहिले समयले माग गर्यो भने तपाईँले के गर्नुहुन्छ माग समयले माग गर्यो भने तपाईँको आफै आउँछ कुर्सी कुद्दै अब यहाँलाई अन्त्यमा म एउटा प्रश्न सोध्न चाहन्छु तपाईँ प्रधानमन्त्री हुनुभयो यत्रो दशकौं राजनीति गर्नुभयो तपाईँलाई अहिले राति सुत्ने बेलामा ग्लानी हुन्छ कि खुसी हुन्छ आफ्नो विगत हेर्दा गौरव हुन्छ देश सबैले बिग्रियो भनिरहेको छ तपाईँले राजनीति गरेको कालमा तपाईँलाई गौरव किन हुन्छ भन्दाखेरि राजतन्त्रलाई उखेर फाल्ने काम गरेर नयाँ इतिहासको कृतिमान कायम गर्ने काममा अलिकता भए पनि भूमिका ए अनि जनताले चाहिँ के पाए जनताको जुन अपेक्षा पूरा गर्नका लागि संविधान छिटो निर्माण गरौँ निर्वाचनमा जाउँ जनताले विश्वास गरेको पार्टीलाई जिम्मेवारी दिउँ त्यो अवधिभरि उसले राम्रो काम गर्छ ठिकै छ राम्रो काम गर्दैन अर्को पार्टीको पालो आउँछ उसले काम गरेर देखाउनुपर्छ ढिलो हुन्छ डेमोक्रेसीमा तर त्यसपछि स्थिति बस्छ यो कुरा विश्वास गरौँ हस् धेरै धेरै धन्यवाद छ आजको बहस म यही टुङ्गाउन चाहन्छु आजको बहस श्रोता र दर्शकहरूलाई कस्तो लाग्यो हामीलाई अवश्य लेखी पठाउनुहोला प्रतिक्रियाका लागि हाम्रो ठेगाना हो साझा सवाल बीबीसी नेपाली सेवा पोस्ट बक्स नम्बर छ सय बहत्तर काठमाडौँ नेपाल इमेल ठेगाना हो Nepali dot latest at BBC dot C O dot UK साझा सवाल तपाईँ नेपाली सेवाको वेबसाइट बीबीसी नेपाली डट कममा पनि सुन्न सक्नुहुन्छ र साझा सवालको वेबसाइट बीबीसी साझा सवाल डट कममा सुन्न र हेर्न सक्नुहुन्छ आजको बहसमा सहभागी भइदिनु भएकोमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल तपाईँ सहभागी दर्शक र श्रोतालाई पनि धेरै धेरै धन्यवाद आजको कार्यक्रमबाट विदा दिनुहोस् नमस्कार यो थियो बीबीसी नेपाली सेवामा साझा सवाल साझा सवाल बीबीसी वर्ल्ड सर्भिस ट्रस्टले तयार पारेको हो सावधान गाडी चलाउँदा कहिले पनि मोबाइलमा कुरा नगरौँ र तिन कुनै म्याडङ्गल पनि नखोलौँ <laughs> किनकि होसै उडाउने स्वाद छ तिन कुनै म्याडङ्गलमा <laughs> तिन कुनै म्याडङ्गल from makers of oven fresh cookies पाँच स्वादमा उपलब्ध छ हेलो बोल्नुभयो म मुद्रे बोलेको कतारबाट ए मुद्रे के छ तेरो हाल खबर एकदम ठिक छ डेड काम कस्तो छ एकदम राम्रो छ तलब कस्तो छ एकदम राम्रो छ खाना बाँच्नु कस्तो छ एकदमै राम्रो छ अनि कम्पनी कस्तो छ एकदमै राम्रो छ अब होइन विदेशमा कति नेपालीले दुःख पाए अरे भन्छन् त त सबै कुरा राम्रो छ भन्छस् त अब त्यतैबाट राम्रो मेन पावर कम्पनीबाट आएपछि राम्रो हुँदैन त डेड श्रम मन्त्रालयबाट स्वीकृति प्राप्त एक दशकदेखि कतार साउदी र दुबई लगायतका खाडी मुलुकहरूमा सेवा दिँदै आएको अञ्जली ओभरसिज सर्भिस प्रणाली मार्फत आउने जतिको मेरो मात्रै होइन सबैको राम्रो छ देखिस् त बाउले खोजेको कम्पनी कस्तो भर पर्दो रहेछ यहाँ पैसाको कारोबार पनि त